मतदाता नामावलीमा नाम दर्ताका लागि देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा सेवाग्राहीहरूको भिड निर्वाचन मिति सार्वजनिक भएपछि उत्साह बढेको नागरिकहरूको प्रतिक्रिया दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सरकारलाई उच्च स्तरीय राजनीतिक समितिको आग्रह समानुपातिक सीट संख्या बढ़ाउन दबावका लागि सड़कमा उत्रन जनजातिलाई एकीकृत माओवादी अध्यक्ष प्रचण्डको उत्साह पछिल्लो एक वर्षमा क्षयरोगका कारण रूपन्देहीमा तीस जनाको मृत्यु धादिङ र सिराहामा भएका छुट्टा छुट्टै दुर्घटनामा छ जनाको ज्यान गयो भारतको उत्तराखण्ड आएको बाढ़ीमा बेपत्ता भएकाहरूलाई मृतक घोषणा गर्दै भारत सरकारद्वारा राहत वितरणको तयारी बंगलादेशको युद्ध अपराध सम्बन्धी अदालतद्वारा जमानत ए इस्लाम जमात ए इस्लामिक इस्लामीका नेतालाई नब्बे वर्षको कैद फैसला र प्रथम दक्षिण एसियाली आमन्त्रित पुरूष भलिबल प्रतियोगितामा उपाधिका लागि श्रीलंका र मालदिव्स भेट्दै दक्षिण एसियाली जुनियर टेबल टेनिस प्रतियोगिताका लागि दसजना नेपाली खेलाड़ी छनौट refresh exact study center job guarantee scholarship our courses diploma in hardware networking electronics 1 years diploma in chip label and laptop repairing 1 years diploma in software engineering 2 years diploma in web page designing 6 month diploma in graphic designing 6 month diploma in software 1 years diploma in digital accounting 6 month diploma in digital accounting with tax vat 9 month school level computer teacher training one years contact refresh exact study centre Ratnanagar two टाढी phone zero five six five six two two nine three and five six one three three zero sub office Khairahani चार Parsa Chitwan phone zero five six five eight three seven seven nine form पाइने स्थान हाम्रो पुस्तक पसल Birendranagar Kshitij dental care Jutpani friendly cyber Ratnanagar विद्यार्थी पुस्तक पसल Ratnanagar smart education centre Bhandara from distribution date date 2017 0318. Last date 2017 0405. Up to 100% scholarship. मनोरञ्जनका लागि हजुर रेडियो हजुर केन्द्रित रहेको जानकारी पनि दिनु डट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने आज अन्तिम दिन आज देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा नाम दर्ता गराउनेको घुइँचो लागेको छ उपत्यकाका तीनवटै जिल्ला भक्तपुर ललितपुर र काठमाडौँमा सेवाग्राहीको अत्याधिक चाप बढ़ेको कार्यालयहरूले बताएका छन् यस्तै देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा पनि मतदाता नामावलीमा नाम लेखाउनेको घुइँचो बढ़ेको हाम्रा सहकर्मीहरूले जनाएका छन् असार मसान्त अर्थात आजसम्ममा अठार वर्ष उमेर पुगेका नेपाली नागरिकहरूले साँझ छ बजेसम्म नाम दर्ता गराउन सक्ने आयोगले जनाएको छ यसअघि देशभर घुम्ती शिविर मार्फत नामावली संकलन गरेको आयोगले जिल्ला निर्वाचन कार्यालय मार्फत छुटेका नागरिकको नामावली संकलन गरिरहेको हो अस्थिर राजनीति र पहिलो संविधान सभाको असफलतापछि जनता निराश भए पनि मतदाता परिचय पत्रसँगै राष्ट्रिय परिचय पत्र पनि बन्ने भएकाले नाम दर्ता गराउनेको संख्या वात्तै बढ़ेको हो यस्तै मंगिरका लागि सरकारले निर्वाचनको मिति सार्वजनिक गरेकाले पनि निर्वाचन हुनेमा विश्वास बढ़ेको नागरिकहरूको भनाइ छ आयोगका अनुसार अहिलेसम्म करिब एक करोड़ बीस लाख भन्दा बढ़ीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता दर्ता गराइसकेका छन् उच्च स्तरीय राजनैतिक समितिले अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई दीर्घकालीन प्रभाव पार्ने निर्णयहरू नगर्न आग्रह गरेको छ बालवाटारमा आज बिहान भएको छलफलमा राजनैतिक समितिमा प्रतिनिधित्व गर्ने चार दलका प्रमुख नेताहरूले मन्त्री परिषद अध्यक्ष रेग्मीलाई वर्तमान सरकार चुनावी प्रयोजनका लागि गठन भएको भन्दै दीर्घकालीन प्रकृतिका निर्णयहरू नगर्न आग्रह गरेका हुन् जवाफमा मन्त्री परिषद अध्यक्ष रेग्मीले आफ्नो नेतृत्वको सरकारले दुर्गामी असर पार्ने निर्णय नगरेको बताउनुभयो त्रिभुवन विमानस्थलको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णयका विषयमा समितिका सदस्यहरूले राखेको जिज्ञासामा उहाँले पूर्ववर्ती सरकारले गरेको निर्णयमा आफूले सैद्धान्तिक सहमति मात्र जनाएको बताउनुभयो पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकाल हालमा त्रिभुवन विमानस्थलको जिम्मा भारतीय कम्पनीलाई दिने सहमति भएको थियो रेग्मीले सरकारको सबै ध्यान चुनावमा केन्द्रित रहेको जानकारी पनि दिनुभएको राजनैतिक समितिका संयोजक विजय कुमार गच्छेदारले पत्रकारहरूलाई जानकारी दिनुभयो भेटमा निर्वाचन क्षेत्र निर्धारण आयोगको काम कार्यवाहीका विषयमा समेत छलफल भएको थियो निर्वाचन क्षेत्रलाई दुई सय चालिसवटाबाट बढ़ाएर दुई सय पैसठीवटा बनाउने तयारी भइरहेको र यसमा आवश्यक राजनैतिक निर्णय छिट्टै हुने गच्छेदारको भनाइ छ यस्तै नेकपा माओवादीसँगको वार्ताको प्रयास र माओवादीले राखेको निशर्त वार्ताको मागका बीचमा सरकार र समिति बीच एउटै धारणा बनाउने विषयमा पनि बैठकमा छलफल भइरहेको नेताहरूले बताएका छनृ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक सीट संख्या बढ़ाउन दबावका लागि सड़कमा उत्रन जनजातिहरूलाई निर्देशन दिनुभएको छ विगतकै आधारमा सीट संख्याको व्यवस्था गर्न माग गर्दै दलका शीर्ष नेता सरकार र निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउँदै आएका जनजातिहरूको आज ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले सड़कमा जान जनजाति नेताहरूलाई उक्साउनु भएको हो यसअघि दलहरूको बैठकमा अध्यक्ष प्रचण्डले नै संविधानसभा सीट संख्या घटाउन सहमति जनाउनु भएको थियो सड़कमा गएर आवश्यक सीट संख्या प्राप्त गर्नका लागि जनजातिले गर्ने आन्दोलनमा एकीकृत माओवादीको पनि पूर्ण समर्थन रहने उहाँको भनाइ थियो दलहरूको बैठकमा गरेको निर्णय विरूद्ध जातीय संगठनहरूलाई उक्साएको भन्दै प्रचण्ड यसअघि पनि पटक पटक विवादमा पर्दै आउनु भएको थियो संविधान सभामा यस सीट संख्या घटाइने भएपछि आदिवासी जनजातिहरूले सरोकारवाला निकायहरूसँग निर्णय फिर्ता लिन आग्रह गर्दै आएका छन् उनीहरूले विगतमा जस्तै साठी चालिसकै आधारमा जानुपर्नेमा जोड़ दिएका छनृ एकीकृत नेकपा माओवादीका विभिन्न विभागको संयुक्त बैठक पार्टी कार्यालय कोटेश्वरमा बसिरहेको छ आगामी विस्तारित बैठकका विषयमा छलफल गर्न ब्यूरो तथा राज्य समिति इन्चार्जहरू सहितको बैठक बोलाइएको हो यसअघि हिजो नै बैठक बस्ने भनिए पनि पदाधिकारी बैठकमा चरम विवाद उत्पन्न भएपछि आजका लागि संयुक्त बैठक सारिएको थियो पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले पार्टीमा अध्यक्ष बाहेक सबै पद हटाउन प्रस्ताव गरेपछि विवाद उत्पन्न भएको हो बाबुराम भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा दिएपछि उत्पन्न विवाद सुल्झाउने प्रयास भइरहेका बेला प्रचण्डको प्रस्तावले थप विवाद सिर्जना गरेको छ पार्टीमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनका विषयमा विवाद मिलाउने प्रयास भइरहँदा उपाध्यक्ष बाबुराम भट्टराईले पनि राजीनामा दिएता एकीकृत माओवादी भित्रको विवाद थप जटिल बन्दै गएको छ यसैबीच एकीकृत माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उपाध्यक्ष पद त्याग घोषणा फिर्ता लिन माग गर्दै डाक्टर बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन् आज भट्टराई निवास सानेपा पुगेर बुझाइएको तीन बुझे ज्ञापन पत्रमा भट्टराईको पद त्याग घोषणाले कार्यकर्तालाई निराश पारेको उल्लेख गरिएको छ अर्घखाँचीबाट काठमाडौँ आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्री गाउँ विकास समिति स्थित जुगे खोला नजिक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ बिहान साढे पाँच बजे भएको लु एक तिहत्तर तेत्तीस नम्बरको बस दुर्घटनामा अन्य पन्ध्रजना घाइते भएका छन् मृत्यु हुनेहरूमा अर्घखाँची जिल्ला नरपानी गाउँ विकास समिति वडा नम्बर चारका बाइस वर्षे पुरन बुढाथोकी अर्घखाँचीकै थिन्ची गाउँ विकास समिति वडा नम्बर एकका छब्बीस वर्षीय राधा पौडेल र सिमपानी गाउँ विकास समितिका चालिस वर्षीय देवबहादुर पुन रहेका छन् बस सड़कबाट करिब पन्ध्र मिटर तल खसेको थियो बस सड़कमा जमेको पानीमा चिप्लेर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ यस्तै सिराहाको कर्जनाहामा ट्राक्टर पल्टिँदा जनाको मृत्यु भएको छ दुर्घटनामा एघार जना घाइते भएका छन् महोत्तरी परौल स्थानमा पूजा गर्न जाँदै गर्दा ना चार त सत्तालिस त्रिचालिस नम्बरको ट्राक्टर दुर्घटना भएको थियो मृत्यु हुनेमा सिराहा इटाटार चार बस्ने पैंतिस वर्षीय रमोदेवी यादव सोही गाविस वडा नम्बर तीनका मुकेश कुमार यादव र सिराहा फिजौल तीनकी पैंतिस वर्षीय गुलाब देवी यादव रहेका छन् घाइतेहरूको फूलकुमारी मेमोरियल अस्पताल सिराहामा उपचार भइरहेको प्रहरीले जनाएको छ पछिल्लो एक वर्षमा क्षयरोगका कारण रूपन्देहीमा तीस जनाको मृत्यु भएको छ जिल्लामा यो आर्थिक वर्षमा चौध सय पैंतालिस जना नयाँ क्षयरोगी बिरामीहरू समेत भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ क्षयरोग नियन्त्रणका लागि भैरवामा गरिएको कार्यक्रममा क्षयरोग अधिकृत टीकाराम अधिकारीले क्षयरोगका कारण तीस जनाको ज्यान गएको र एक हजार चार सय एक हजार चार सय बढ़ीले उपचार गराइरहेको जानकारी दिनुभयो संखुवासभा जिल्ला जनस्वास्थ्य कार्यालयले निशुल्क वितरण गर्दै आएको औषधि नपाएको बिरामीहरूले गुनासो गरेका छन् जिल्ला अस्पतालबाट चालिस स्वास्थ्य चौकीबाट बत्तीस र उप स्वास्थ्य चौकीबाट बाइस प्रकारका औषधि निशुल्क वितरण गर्नुपर्ने सरकारी नियम रहे पनि संखुवासभाका स्वास्थ्य चौकी तथा केन्द्रहरूले त्यस्ता औषधि वितरण नगरेको स्थानीयवासीको गुनासो छ संखुवासभा जिल्लामा दुई हजार चौन सालबाट औषधि नीति लागू गरेर पचास प्रकारका औषधि जनतालाई निशुल्क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 रहेका मानिसहरूलाई मात्र कानून त मृतक मान्ने भए पनि उत्तराखण्ड सरकारले बेपत्ता भएको एक महिनामा मृतक घोषित गर्ने निर्णय गरेको हो भारत सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उत्तर प्रदेशमा सबैभन्दा बढ़ी दुई हजार अन्ठानब्बे जना मध्य प्रदेशका एक हजार पैंतिस र उत्तराखण्डका नौ सय चौविस मानिस बेपत्ता भएको भारतीय संचार माध्यमहरूले जनाएका छनृ बंगलादेशमा गठन गरिएको युद्ध अपराध सम्बन्धी अदालतले इस्लामिक नेता गुलाम अजामलाई युद्ध अपराध सम्बन्धी पाँचवटा अभियोगमा दोषी ठहर गरेको छ सन् उन्नाइस सय एकहत्तरमा भएको स्वतन्त्रता संग्रामका बेला आम हत्या र बलात्कार लगायतका विभिन्न पाँचवटा अपराध गरेको ठहर गर्दै नब्बे वर्ष कारावासको सजाय सुनाएको हो नब्बे वर्षका आजामले सन् उन्नाइस सय उनासत्तरीदेखि सन् दुई हजारसम्म अजमले बंगलादेशको इस्लामिक दल जमात ए इस्लामीको नेतृत्व सम्हालेका थिए राष्ट्रिय खबरमा अब खेल खबर राजधानीमा जारी पहिलो दक्षिण एसियाली आमन्त्रित पुरूष भलिबल प्रतियोगितामा उपाधिका लागि आज श्रीलंका र मालदिप्स भेट्दैछन् राष्ट्रिय खेलकुद परिषद राखेपको कवड़ हलमा भर्खरै शुरू भएको खेलमा उपाधिका लागि यी दुई टीम भेटिरहेका छन् नेपाल श्रीलंका मालदिप्स र अफगानिस्तान गरी चार देश सहभागी खेलमा घरेलु टोली नेपालले भने तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ र भारतको नयाँ दिल्लीमा साउन पाँचदेखि सात गतेसम्म सञ्चालन हुने दक्षिण एसियाली जुनियर टेनी, टेबल टेनिस प्रतियोगिताका लागि दसजना नेपाली खेलाड़ी छनौट भएका छन् छनौट भएका खेलाड़ीमा जुनियर पुरूषतर्फ मणि लामा पीयूष अवाल र निहाल श्रेष्ठ रहेका छन् त्यसै गरी क्याडेट विदाको पुरूषतर्फ कृष्ण थापा मगर र सन्तु श्रेष्ठ चयन भएका छन् प्रतियोगिताको जुनियर महिलामा काजल रौनियार मदिता चित्रकार र सुनिता लामा रहेका छनृ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक मतदाता नामावलीमा नाम दर्ताका लागि देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भीड़ निर्वाचन मिति सार्वजनिक भएपछि उत्साह बढ़ेको नागरिकहरूको प्रतिक्रिया दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सरकारलाई उच्च स्तरीय राजनैतिक समितिको आग्रह समानुपातिक सीट बढ़ाउन सीट संख्या बढ़ाउन दबावका लागि सड़कमा उत्रन जनजातिलाई एकीकृत माओवादी अध्यक्ष प्रचण्डको साथ पछिल्लो एक वर्षमा क्षयरोगका कारण रूपन्देहीमा तीस जनाको मृत्यु धादिङ र सिराहामा भएका छुट्टा छुट्टै दुर्घटनामा छ जनाको ज्यान गयो भारतको उत्तराखण्डमा आएको बाढ़ीमा बेपत्ता भएकालाई मृत घोषणा गर्दै भारत सरकारद्वारा राहत वितरणको तयारी बंगलादेशको युद्ध अपराध सम्बन्धी अदालतद्वारा जमात ए इस्लामीका नेतालाई नब्बे वर्षको कैद फैसला र प्रथम दक्षिण एसियाली आमन्त्रित पुरूष भलिबल प्रतियोगितामा उपाधिका लागि श्रीलंका र मालदिप्स भेट्दै दक्षिण एसियाली जुनियर टेबल टेनिस